दशौं महिला स्वास्थ्य स्वयंसेविका दिवस आज महिला स्वास्थ्य स्वयंसेविकाको सेवा स्वस्थ समाजका लागि टेवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर पाँच तारिकमा दिवस मनाइने गरिएको छ दिवसको अवसरमा सरकारले समुदायको स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्वयंसेविकालाई सम्मान पनि गर्दछ स्वास्थ्यको क्षेत्रमा निकै सफल मानिने महिला स्वास्थ्य स्वयंसेवीका कार्यक्रमका कारण मातृ शिशु स्वास्थ्यमा सुधार पनि आएको छ स्वयंसेविकाहरूले परिवार नियोजन बारेको चेतना अस्थायी साधन वितरण झाडा पखला श्वास प्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार खोप कार्यक्रम सञ्चालन स्वास्थ्य शिक्षा प्रदान जस्ता कार्यक्रम गर्दै आएका छन् यसरी सरकारी क्षेत्रबाट आएको औषधि थाहा नपाई गर्भवती महिलाले किनेर खाँदै आइरहेकालाई आफूले निशुल्क वितरण गराएको अपरेसन चार्ज पनि निशुल्क गराएको र यस्तो कार्य गर्दा गाउँघरतिर सुविधा पाएका बिरामीहरू खुसी भएको बताउनुहुन्छ रत्नगर आर कल्याण टोलकी महिला स्वयंसेविका पार्वती पौडेल जस्तो अब अपरेसन नर्मल डेलिभरी हुनेछ त्यो छुट्टै कुरा भयो अपरेसन चार्जहरू पनि उहाँले तिरिराख्नु भएको थियो भने अहिले उहाँले त्यो अपरेसन चार्ज पनि तिर्न परेको छैन स्वयंसेविका दिदीहरू हामीहरू भएर धेरै आफ्नो आफ्नो वडामा गएर धेरै कुरा गर्भवती महिलाहरूलाई नवजात शिशुहरूलाई हामीले जाने बुझेका हामीले थाहा पाएका कुराहरू हामीले उहाँहरूलाई सिकाएका छौँ उहाँहरू त्यसैमा स्वास्थ्य महिला स्वयं तपाईँहरूले भनिदिनु भयो भनेर उहाँले हामीसँग धेरै राम्रा राम्रा कुरा पनि गरिराख्नु भएको आर्थिक वर्ष दुई हजार चौवालिस पैँतालिसदेखि सत्ताइस जिल्लाबाट सुरु गरिएको कार्यक्रम आर्थिक वर्ष दुई हजार एकाउन्न बाहन्नमा देशभर विस्तार गरिएको थियो सरकारी तथ्याङ्क अनुसार गाविस र नगरपालिकाहरूमा हरेक ओडामा कम्तीमा पनि एकजना महिला स्वास्थ्य स्वयंसेविका गरी बाहन्न हजारजना कार्यरत छन् समुदायमा स्वास्थ्यको क्षेत्रमा आफूहरूले महत्त्वपूर्ण योगदान दिए पनि सरकारले सुविधा नदिएको गुनासो गर्दै अब बन्ने नयाँ संविधानले स्वयं स्वयंसेविकाहरूका लागि बजेट छुट्याउनु पर्ने आफूहरूको माग रहेको बताउनुहुन्छ फेरि पनि महिला स्वयंसेविका रत्नगर आठ पौडेल आफ्नो अलिअलि भाडा तिरेर हिँड्दा त गाह्रो परेको छ नि संविधान जो बनाउनु भने उहाँहरूले स्वास्थ्य महिला स्वयंसेवीका दिदीहरूको लागि चाहिँ केही न केही बजेट छुट्याएर उहाँलाई चाहिँ गर्नुपर्छ किनभने जति हामीहरू तलका स्थानीय निकायका स्वयंसेवीका दिदीहरूलाई जतिको पालिकालाई थाहा हुँदैन होइन त्यही भएर हाम्रो लागि भने पनि उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले अहिले पोसाकका लागि वार्षिक चार हजार र कार्यक्रम या अभियानमा सहभागी भए यातायात खर्च स्वरूप दुई सय रुपियाँ पाउँदै आएका छन् जसरी सरकारले समुदायको स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान दिँदै आएको छ यसलाई सरकारले निरन्तरता दिए अझै स्वयंसेविकाहरूलाई काम गर्न थप प्रेरणा मिल्ने थियो